गरेको हो यस विषयमा क्याम्पस प्रशासनले भने कुनै प्रतिक्रिया जनाएको छैन पूर्वी चितवनको रत्नगरमा एउटा रियल जुसमा लेदो भेटिएको छ रत्नगर आठ शुभप्रभात टोल बस्ने रेशम श्रेष्ठले स्थानीय शान्ता राउतको पसलबाट किनेको जुसमा लेदो भेटिएको हो हिजो साँझ सो पसलबाट किनेर खान लाग्दा गनाएपछि हेर्दा लेदो मिसिएको पाइएको श्रेष्ठले बताउनुभयो यसअघि पनि रत्नगरमा केही पसलमा लेदो मिसेको जुस भेटिएको थियो यसमा फ्याक्ट्रीको पहिलो कमजोरी भए पनि प्रभावकारी अनुगमन नहुँदा पटक पटक पिय पदार्थ लगायत अन्य दैनिक उपभोग्य वस्तुमा मिसावट हुने गरेको नागरिक सरकार मञ्च रत्नगरका सदस्य ज्ञानेन्द्र राज पाण्डेले बताउनुभयो लेदो मिसिएको सो जुस लिएर आजै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउन जाने पाण्डेले बताउनु भयो भारत भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पनि राजनैतिक भेटघाटमा व्यस्त रहनुहुने भएको छ अध्यक्ष प्रचण्डले आज विभिन्न दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ उहाँले आज विपक्षी दलका नेता सुषमा स्वराज विदेश विभाग प्रमुख करण सिंह राष्ट्रिय कङ्ग्रेस पार्टीका महासचिव डिपी त्रिपाठी प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शिवशंकर मेनन लगायतका नेताहरूसँग भेटवार्ता गर्नुहुने नयाँ दिल्लीमा रहनुभएका पत्रकार केसी धमलाले जानकारी दिनुभयो भारत भ्रमणको क्रममा प्रचण्डले राष्ट्रपतिसँग पनि भेट गर्नुहुने कार्यक्रम छ उहाँ गएको शनिबार नयाँ दिल्ली जानु भएको हो उहाँले विभिन्न उच्च स्तरीय नेताहरूसँगको भेटवार्ताको क्रममा लोकतान्त्रिक मूल्य मान्यताका लागि आफ्नो दलले निर्वाह गर्दै आएको भूमिकाप्रति शङ्का नगर्न आग्रह गर्नु भएको छ केन्द्रीय समितिको रिक्त पदमा मनोनित गर्ने विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी समितिको बैठक आज पनि बस्दैछ आइतबारको बैठकले मनोनितको विषय टुङ्गो लगाउन नसकेपछि निर्णय लिन आज दिउँसो दुई बजे फेरि बैठक बस्न लागेको हो एमालेबाट बाहिरका मधेसी तथा जनजाति नेताहरूको ठाउँमा मनोनित गर्ने कुरामा सहमति भए पनि शीर्ष नेताहरूले आफ्ना निकट नेताहरूको नाम सिफारिस गरेपछि कुरा मिल्न सकेको छैन मनोनित गर्ने विषयमा सहमति नभएपछि आइतबार बस्ने भनेको पोलिट ब्युरो बैठक समेत बस्न सकिन आजको स्थायी समितिको बैठकले एजेन्डा तय गरेपछि पोलिट ब्युरो र केन्द्रीय समितिको बैठकको मिति टुङ्गो लाग्ने एमाले जनाएको छ सरकार विरोधी आन्दोलनमा रहेका नेकपा माओवादी लगायत साना तेत्तिस दलले आज भारतीय दूतावासमा विरोध पत्र बुझाउने भएका छन् विराटनगरमा भारत सरकारले अवैधानिक ढङ्गले स्थापना गरेको महावाणिज्य दूतावास खारेजीको माग गर्दै दिउँसो दुई बजे र्यालीसहित दूतावासको कारले लैन्चरमा पगे विरोध पत्र बुझाउने नेकपा माओवादीका प्रवक्ता पम्पा भूषालले जानकारी दिनुभयो भारतले विराटनगरमा अवैधानिक आधिकारिक रूपमा महावाणिज्य दूतावास खोली नेपाली भूमिमा भारतीय झण्डा राखेको छ सरकारले महावाणिज्य दूतावास हटाउन कूटनीतिक तवरबाट आग्रह गरे पनि भारतले अटेर गर्दै आएको छ नेपालगञ्जको धम्बजीमा गैराती भीषण आगलागी भएको छ आगलागीबाट एघारवटा पसल जलेर नष्ट भएका छन् पाँचवटा मोबाइल पसल तीनवटा रेडिमेड कपडा पसल एउटा रेस्टुरेन्ट भाँडा पसल घडी पसलमा आगलागी भएको जिल्ला प्रहरी बाँकीले जनाएको छ सुनिल गुप्ताको मोबाइल पसलबाट सुरु भएको आगोले नयन राईनी लालु चौधरी विष्णु पौडेल सान्स राईनी पप्पु हलवाई लल्लु राईनी लगायतको पसलमा आगलागी भएको छ गराती बाह्र बजीदेखि आगलागी सुरु भए पनि दमकल बने करिब एक घण्टा ढिलो आएकाले धेरै पसलमा क्षति पुगेको पीडित नयन राईनीले जानकारी दिएका छन् आगलागीबाट भएको क्षतिको आइकन विवरण सङ्कलन नभए पनि करिब दुई करोडभन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ आगलागी बिहान मात्र नियन्त्रणमा आएको थियो विद्युत सटभर आगलागी भएको नसक्ने प्रहरीको अनुमान छ महोत्तरीमा गैराती भएका दुई छुट्टा छुट्टी दुर्घटनामा दुईजनाको ज्यान गएको छ गुडी रहेको ट्र्याक्टरबाट खस्दा पिप्रा नौका पैँतिस वर्षीय श्याम जस कापरको ज्यान गएको प्रहरीले जनाएको छ यस्तै महोत्तरीको हलखोरी पाँचमा ट्र्याक्टर पल्टाउँदा एक बालकको ज्यान गएको छ स्थानीय शङ्कर यादवका नौ वर्षीय छोरा राम यादवको ज्यान गएको प्रहरीले जनाएको छ यसैबीच सिराहाको पडरियामा गैराती भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा सिराहाको भदैया एक बस्ने पैँतालिस वर्ष लोकबहादुर मगर रहेको ओडा प्रहरी कार्य लहानले जनाएको छ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स दुई पन नौ आठ आठ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको स एक तन बिस पचास नम्बरको ट्र्याक्टर र सोही दिशातर्फ आउँदै गरेको नाचार्क त्रिहत्तर तेइस नम्बरको मालवाहक ट्रक ठकिँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय लहानले जनाएको छ उता पाँच थरको दशमी बलने सडक खण्ड अन्तर्गत बलने गाउँ विकास समितिमा गैराती भएको ट्याक्सी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ बिरामी लिएर हाङगुम गाविसबाट दमकतर्फ जाँदै गरेको मे एकजन पाँच न पाँच नम्बरको ट्याक्सी पल्टदा बलने हाङगुम चारका केवल कुरुङवाङ र पूर्ण कुरुङवाङको घटनास्थलमा मृत्यु भएको हो दुर्घटनामा चालक प्रनाथ आले सहित सातजना घाइते भएका छन् मध्ये बाहन्न वर्षकी कालीमाया तामाङ र अन्ठाउन्न वर्षकी कुमारी तामाङको अवस्था गम्भीर छ दुर्घटनामा परेका सबै एउटै परिवारका सदस्य रहेको जिल्ला प्रहरी कार्यालय पाँच थरले जनाएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ संविधान सभाको निर्वाचनको मिति तोक्न सरकार आतुर रहेको भन्ने मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको भनाइप्रति तपाईँको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 दुई हजार चौधको डिसेम्बरसम्म कटौती गरिसक्ने तयारी गरिएको छ खेल समाचार बर्मुडामा जारी ICC world cricket league division थ्रीमा आज नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डाको सामना गर्दैछ खेल समरसेट क्रिकेट मैदानमा बेलुका सभा सात बजेपछि सुरु हुनेछ पहिलो खेलमा आयोजक बर्मुडालाई एक सय चार रनको फ्राकिलो अन्तरले हराएको युगाण्डालाई हराउनै पर्ने नेपाललाई दबाव छ अघिल्लो चरण प्रवेशका लागि नेपालले आज युगाण्डालाई जित्नुपर्ने हुन्छ आफ्नो पहिलो खेलमा अमेरिकासँग चौरानब्बे रनको फ्राकिलो अन्तरले पराजित भएपछि नेपाल दबावमा देखिएको हो बर्मुडाको समरसेट मैदानमा गराती अमेरिकाले दिएको तीन रनको लक्ष्य पक्ष आएको नेपाल एक बल बाँकी सधैँ दुई सय बहत्तर रनमा अल आउट भयो नेपालका लागि कप्तान पारस खड्काले त्रिहत्तर शरद भेसवाकरले बहत्तर रन बनाए पनि जिताउन सकेनन् नौ नम्बरमा ब्याटिङ गर्न आएका शक्ति गौसनले उनाचालिस र प्रारम्भिक ब्याट्सम्यान सुभाष खकुरेले तेइस रन बनाए भने अरूले खासै योगदान गर्न सकेनन् टस जितेर फिल्डिङ रोज्नु नेपालको लागि महँगो साबित भयो वसन्त रेग्मी बाहेक सबै नेपाली बलर पिटिए नेपालका सबैभन्दा किफायती बलर भनेर चुनिएका शक्ति गौसन सबैभन्दा महँगो साबित हुँदै नौ ओभरमा एक्कासी रन दिए दुई विकेट लिएका वसन्तले दस ओभरमा छयालिस रन खर्चे अरू बलरले पनि हरेक ओभरमा सातभन्दा धेरै रन दिएका थिए सन्जममा रेग्मीको बलमा आउट हुनअघि स्टेभन टेलरले एक रन बनाएपछि नेपाल बनाएपछि अमेरिकाले दुई सय छैसठी रनको विशाल योगफल खडा गरेको थियो इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर तथा दोस्रो खेलमा मुम्बई इन्डियन्स र किङ्स इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुनेछ पहिलो खेल अपरान्ह सभा चार बजेपछि तथा दोस्रो खेल बेलुका सभा आठ बजेपछि सुरु हुनेछ नौ खेल खेल्दै बाह्र अङ्क जोडेको बेङ्गलोर दोस्रो स्थानमा छ भने भन्दा एक खेल कम खेलेको राजस्थानको दस अङ्क छ ऊ तेस्रो स्थानमा छ त्यस्तै आठ खेलबाट दस अङ्क जोडेको मुम्बई चौथो तथा समान खेलबाट आठ अङ्क जोडेको पन्जाब छैटौँ स्थानमा छ यसअघि गैराती सम्पन्न खेलमा पुणे वारियर्सलाई पन्ध्र रनले पराजित गर्दै दिल्ली डे डेभिल्सले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ दिल्लीले जितका लागि दिएको एक रनको लक्ष्य पक्षाउने क्रममा पुणेले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय पचास रन मात्र बनाउन सक्यो प्रमुख समाचारका शीर्षकहरू पुनः अखिल क्रान्तिकारीद्वारा स्वदेश स्मृति बमकी क्याम्पसको कोठा कब्जा गरी सम्पर्क कार्यालय स्थापना पूर्वी चितवनको रत्नगरमा रियल जुसमा लेदो भेटियो एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आज पनि भारतीय नेताहरूसँगको भेटवार्तामा व्यस्त केन्द्रीय समितिको रिक्त पदमा मनोनित गर्ने विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक आज पनि बस्दै ग्रिस संसदद्वारा प्रशासनिक सेवाका पन्ध्र हजार दरबन्दी कटौती प्रस्ताव पारित कर्मचारीलाई बेरोजगार बनाउने प्रस्तावको विपक्षमा नाराबाजी र ICC world cricket league division थ्रीमा आज नेपालले युगण्डाको सामना गर्दै आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुने अवस्था अर्पण सबैका लागि लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बज बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज सुविधा भई नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर रत्नगर अस्पताल प्राली टाढीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाग एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग आदि समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन यौन